नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम लोक झन्कारमा प्रविधि कक्षका आत्मीय मित्र राज अनि म छु तपाईँकै लोक भाकाको मित्र रामु आचार्य सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरज अनि यो कार्यक्रम लोकझनकार हरेक दिन बिहान दस बजेको अर्पण समाचारपछि करिब करिब एघार बजेसम्मको यो समय रहने गर्दछ तपाईँ हामी सँगै रहने समय हो यो र यो समयमा हरेक दिन लोकसङ्गीतका विविध पाटोहरूमाथि रहेर हामी छलफल गर्ने गर्दछौँ रूप आजको यो आइतबारी व्यवसायमा तपाईँलाई स्वागत गर्नका लागि हामी उपस्थित भएका छौँ आजको बसाइमा भने हामी पुराना भाकाहरूको बारेमा चर्चा परिचर्चा गर्छौँ अनि पुराना भाकाहरू सुन्छौँ आइतबारे बसाइमा रहेर त्यसो त लोक श्रृङ्खलाहरूमा कुनै दिन नयाँ भाका प्रस्तुत गर्छौँ कुनै दिन पुरानो भाका कुनै दिन कलाकार मित्रसँगको कुराकानी कुनै दिन मध्यकालीन समयका लोक भाकाहरू यस्तै यस्तैमा कार्यक्रमको यो श्रृङ्खला बित्ने गर्दछ कार्यक्रमलाई सुरुवात गर्न चाहन्छु एउटा सुमधुर पुरानो लोक भाकाबाट यो भाकापछि तपाईँलाई कार्यक्रममा म पुनः स्वागत गर्नेछु कमर म पेटी मान्छे हेर्दा केटाकेटी कुरा गर्छौँ जेठी हामी जस्तो पाउँदा अरू भेट्छन् मरे मेठी भोलि कुरा गर्छु तिम्रो माइतीलाई भेटी ए होइन भने कलिलो तामालाई तामालाई सुवधरामालाई निकै सुमधुर भाका यहाँनिर हामीले जोड्यौँ पुरानो भाका तपाईँको लागि अगाडि सार्यौँ कार्यक्रम लोकझन्कार सुनिरहनु भएको छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरजको ध्वनि तरङ्गमा हामी रहिरहेका छौँ र समग्रमा वर्तमान समयका लोक तथा आधुनिक भाकाहरू लोकदोरी भाकाहरू जुन जगमा टेकेका छन् ती जग भनेको पुरानो भाका नै हो मैले कार्यक्रममा बारम्बार तपाईँलाई यो कुरा जानकारी गराउँदै आइरहेको छु र पहिलाका भाकाहरूमा एउटा ठेटपना गाउँका कुराहरू अथवा जुन ठाउँको कुरालाई त्यो भाकाले उठाउन खोजेको छ त्यो ठाउँको समग्र पृष्ठभूमि त्यस भाकामा पाउन सकिन्थ्यो भने पछिल्लो समयमा लोकदोहोरी अगाडि बढ्दै जाँदाखेरि अलिकति त्यो जुन कुरो समेट्नु पर्ने हो लोकदोहोरीले त्यो कुरो समेट्न नसकेको कुरा विज्ञहरूबाट हामीले जानकारी पाउन सक्छौँ कार्यक्रम लोकझनकार सुनिरहनु भएको छ अर्को भाका तपाईँको लागि अगाडि बढाउँछौँ पुरानो भाका यो भाकापछि हामी एकैछिन विश्राममा जानेछौँ विश्रामपछि फेरि पनि तपाईँसँगै रहनका लागि हामी उपस्थित हुनेछौँ संगा जस्तै भएको छ मान सुन्न पाउँदा रेडियो अर्पण नराम्रो सोचाइमा डुल्न हुँदैन गीत सङ्गीत समाचार सुन्न परे ए हजुर रेडियो अर्पण कहिल्यै भुल्न हुँदैन नमस्कार आदरणीय श्रोताहरू म लोक तथा दोहोरी गायक पुरुषोत्तम नेउपाने यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हाल्छ छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहरर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डीफोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या सोराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौनरोग सम्बन्धी शीघ्र पतन स्वप्न दोष गोनोरिया धातुरोग भिरिङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द इयर बाट सम्मानित मेटल बडी भएको 110 सिसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR one eighty cc 2009-2010 Bike of the Year Award प्राप्त Apache RTR 160cc साथमा Star City 110cc र स्कुटी Pep प्लस पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिभीएस अर्थराइज डिलर रत्नगर एक सौ र चोक टाढी चितवन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 अबदेखि तैँले यो बाइक डोर्याउनु पर्दैन राणाभाट मोटरसाइकल वर्कसपको भरपर्दो अनि विश्वासिलो सेवाले यो बाइकको सम्पूर्ण समस्या मुक्त हुनेछ हामी कहाँ सबै खाले बाइकहरू सुपथ मूल्यमा मर्मत गरिनुका साथै नयाँ तथा पुराना बाइकहरू खरिद बिक्री एवं बाइकका सम्पूर्ण पार्ट्सहरू उपलब्ध छ तथा जहाँ बाइक बिग्रिएको छ त्यही ठाउँमा आएर बाइक मर्मत गर्ने सेवा पनि उपलब्ध छ सम्पर्क राणाभाट मोटरसाइकल वर्कसप रत्नगर सात कृष्ण मन्दिर चोक pro fighter Saraswati Bhat mobile अन्ठानब्बे पाँच पचास बैसठी चार सय उना पचास फोन नम्बर शून्य छपन्न पाँच बैसठी नौ सय चौवन्न किन हो मामा हेरेको हेरे हुनुभयो त यही त भन्छ बाबु आकर्षक पाटेसन हेरौँ हेरौँ लाग्ने सिलिङ रङरोगन पनि उस्तै राम्रो घर यति पनि राम्रो बन्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ मैले पनि कहाँ सोचेको थिएँ र मामा तर कतार डेकोरेसनको सेवा नै भर पर्दो र स्तरीय रहेछ नि हामी कहाँ आधुनिक डिजाइनका जिप्सन बोर्ड सिलिङ वाल पुटिङ कर्निस बुट्टा तथा पार्टिसनका सामान पाइनुका साथै वारेन्टीका साथ सम्पूर्ण घर रङरोगन गरिन्छ सम्पर्क कतार डेकोरेसन रत्नगर एक पुरानो ज्योतिहल मार्ग बकुलर चितवन फोर फाइटर विश्वनाथ करिम्या मोबाइल अन्ठानब्बे एक बाह्र दस नौ सय नौ विकास गुरुङ मोबाइल अन्ठानब्बे चार एकाउन्न त्रिहत्तर दुई सय तेह्र कुलप्रसाद सापकोटा मोबाइल अन्ठानब्बे चार एकाउन्न साठी दुई सय तिरासी मनोरञ्जन केन्द्र सबै छाडी हम्स मनोरञ्जन केन्द्रमा एकै पटक तिन सय जनासम्म स्विमिङ गर्न सकिने दुईवटा स्विमिङ पुलको व्यवस्था महिला तथा ग्रुपमा आउनेहरूका लागि छुट्टै स्विमिङ पुलको व्यवस्था बेबी स्विमिङ पुल लकर सुविधा स्विमिङ गर्दै खान सकिने व्यवस्था विवाह व्रत बन्द बर्थडे पार्टी मिटिङ तथा दुई हजार जना अट्न सक्ने क्षमता सहितको कन्फरेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था कैलाश पर्वत कलात्मक ढुङ्गे धारा children park musical shower dance restaurant साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तिन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य छप्पन्न पाँच एकसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैँतालिस website W W W dot HMK Chitwan हे आजकल मलाई के भाषा कुनी रेडियो अर्पण सुनि नहुने रेडियो अर्पण रेडियो अर्पण हजुरलाई नि मनपर्ने हामीलाई पनि मनपर्ने समाजकै दर्पण के भाषा कुनी रेडियो अर्पण सुनि नहुनी रेडियो अर्पण रेडियोना हजुरलाई नि मनपर्ने हामीलाई पनि मनपर्ने समाजकै दर्पण ए रेडियो अर्पणा हजुरलाई नि पर्ने हामीलाई पनि मनपर्ने समाजकै दर्पण नमस्कार म लोकथा दोहोरी गायक पशुपति शर्मा अहिले तपाईँ सुन्दै हुनुहुन्छ छोटो समयमा बहुचर्चित हुन सफल रेडियो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा अर्पण सबैका लागि सधैँका लागि पनि स्वागत छ एकैछिनको विश्रामपछिको समयमा तपाईँ यति बेला समुदायमा वास्तविक सामुदायिक रेडियोको पहिचान बनाउनु सफल रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघा सुनिरहनु भएको छ अनि कार्यक्रम लोक झन्कारको व्यवसायमा हामी जुटिरहेका छौँ र आजको यो आइतबार यस श्रृङ्खलामा तपाईँका लागि पुराना पुराना लोक तथा दोहोरी भाकाहरू अगाडि बढाइरहेका छौँ लोकभाका अगाडि बढाइरहेका छौँ विश्रामभन्दा अगाडिको समयमा पनि हामीले सुन्यौँ ओह्रालीमा को झऱ्यो प्रेम राजा महतको सुमधुर आवाजले सजिएको भाका तपाईँको लागि अगाडि बढायौँ र कार्यक्रममा फेरि पनि अर्को भाका यति बेला तपाईँको लागि अगाडि बढाउने बेला भइसकेको छ भाका बजाउनका लागि प्राविधिक मित्र राजतम तयार भइसकेका छन् सुनौ यो मिठो भाका call. भत्के थान चौपारी डाँडैको देवी देउराली माया आजको देवी देउराली यसै भागलाई पृष्ठभूमिमा छोड्दै हामी पनि बिदा माग्नुपर्ने हुन्छ कार्यक्रम लोक र जाँडेको देवी देउराली जुन बमबहादुर कार्कीले बजारमा ल्याउनु भएको धेरै पुरानो एल्बम हो देवी देउराली म्युजिक नेपालले बजारमा ल्याएको एल्बम हो यो देवी देउराली यस एल्बमबाट मैले यो भाकालाई अगाडि सारेँ यसै भाकालाई पृष्ठभूमिमा छाड्दै आजको लागि छुट्टिनुपर्छ यति दिनसम्म कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद प्रविधि कक्षबाट सघाउने आत्मीय मित्र राजलाई पनि धन्यवाद तपाईँकै लोक भाकाको मित्र रामु आचार्य पनि बिदा हुन्छु नमस्कार छहारी बर पिपाल छहारी माया हो आज भोलि भत्के छान चौपारी डाँडैको देवी देउराली माया हो पाग जाउँदै झरे हाई हो राली मै बर्छु गलगली बरफी पाल छहारी बरफी पाल छहारी माया हो आज भोलि भत्ते छान चौपारी गाडैको दे राम्रो विचार समाचार गीत सुन्न पाउँछ राम्रो विचार समाचार गीत सुन्न पाउँछ एक सय चार थोप्लो पाँचमा रेडियो अर्पण आउँछ गाउँ घर समाजको दर्पण सुन्नु होला रेडियो अर्पण गाउँ घर समाजको दर्पण सुन्नु होला रेडियो अर्पण छाला सम्बन्धी समस्या भएका बिरामीहरूका लागि विशेष जानकारी यस ओम साईराम अस्पताल टाढीमा वीरेन्द्र आर्मी अस्पताल छाउनीबाट तपाईँ हाम्रै चिर परिचित वरिष्ठ यौन छाला तथा कस्मेटिक सर्जरी विशेषज्ञ डाक्टर अनिल कुमार सिंह डङ्गोल यही असार दुई गते सोमबार दिउँसो एक बजे आउँदै हुनुहुन्छ सम्बन्धित बिरामीहरूले समयमा नै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहुन जानकारी गराउँदछौ फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ सम्पर्क ओम साईराम अस्पताल Ratnanagar main main road Tadhi phone number शून्य छपन्न पाँच